निरौला र म प्रस्तुता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज सन् दुई हजार चौध जनवरी एक तारिक पहिलो दिनको बुलबुल रात्रिगन्थन शैलीका पत्र र तपाईँका गजलहरूका साथ हिन्दी नेपाली गजलहरू लिएर उपस्थित भएको छु नयाँले सबै पुरानालाई विस्थापित गरिदिन्छ पुरानोको मूल्याङ्कन गर्न सकिन्छ तर नयाँलाई ग्रहण गर्नै पर्छ पुरानाको काम पाठ सिकाइदिने हो वर्षहरू जस्तै हुन्छन् मान्छे पनि बिस्तारै पुरानो हुँदै जान्छन् र समय आएपछि विदा हुन्छन् विदा हुनै पर्नेछ भन्ने थाहा पाएपछि बसुन्जेल मिठो बोल्नु राम्रो गर्नु र सबैको प्रिय बन्नु जति उत्तम कुरा सायद मान्छेका लागि केही हुन नसक्ला छेले युधिष्ठिरसँग प्रश्न गरे संसारमा सबैभन्दा ठूलो आश्चर्य के हो युधिष्ठिर उत्तर दिन्छन् संसारबाट दिनहुँ हजारौं मानिसहरू विदा भएर जहाँबाट आएको त्यतै गइरहेका छन् एक दिन जानैपर्छ भन्ने थाहा पाइ पाइ पनि मान्छे काम क्रोध लोभ र मोहबाट मुक्त हुन सकेको छैन योभन्दा ठूलो आश्चर्य अरू केही पनि हुन्न यसरी बाँचुन्जेल हामी मिठो राम्रो जाति र सुमधुरताको खोजीमै बाँच्छौँ राम्रा कुरा पाउन आफूले पनि राम्रै गरेको हुनुपर्छ यो सबैले बुझ्नु नै मानव जीवनको सुखको मार्ग हो अङ्ग्रेजी नयाँ वर्षको सङ्घारमा उभिएर आज शुभकामनाका साथ पहिलो दिन भन्न मन लाग्छ संसारका सबै मानिसहरू सुखी रहन् सर्वे भवन्तु सुखी से आया किधर है रात मर गया अजीब मानूस अजनबी था मुझे तो हैरान कर गया वो गए दिनों का सुराग लेकर गली तक तो हमने देखा था फिर न जाने किधर गया वो अजीब मानुस अजीब किधर से आया किधर गया गए दिनों का सुराग लेकर केही दिने केही लिने प्रयास गरिरहेछु केही दिने केही लिने प्रयास गरिरहेछु छाती टेकेर उभिने प्रयास गरिरहेछु केवल मुटु उपहार मागिरहेछौ तिमी केवल मुटु उपहार मागिरहेछौ तिमी म जिन्दगी सुम्पिने प्रयास गरिरहेछु छाती टेकेर उभिने प्रयास गरिरहेछु केही दिन म मौन बस्नुको कारण यही हो केही दिन म मौन बस्नुको कारण यही हो जुन जस्तै चम्किने प्रयास गरिरहेछु छाती टेकेर उभिने प्रयास गरिरहेछु बिन्ती यसरी यादहरू नपठाऊ धोकेबाज बिन्ती यसरी यादहरू नपठाऊ धोकेबाज तिम्रा यादहरू बिर्सिने प्रयास गरिरहेछु छाती टेकेर उभिने प्रयास गरिरहेछु आँखामा सजाउनुको अर्थ भएन अनमोल आँखामा सजाउनुको अर्थ भएन अनमोल आँसु बनेर पोखिने प्रयास गरिरहेछु केही दिने केही लिने प्रयास गरिरहेछु छाती टेकेर उभिने प्रयास गरिरहेछु अछाम बन्नातोली पाँच स्थायी निवास भई हाल मुम्बई रहँदै आउनुभएका मोहन रावल अनमोल अस्तुको गजल थियो यो यसलाई मैले वाचन गरेर सुनाएँ अब यति बेला मसँग एउटा पत्र छ आजको बुलबुलमा मैले दुई चरण गरी यो पत्रलाई वाचन गर्दैछु गएको साता बुधबारको रात्रि गन्थन सुनिसकेपछि उहाँलाई खुलस्त भएर खुल्न मन लागेर बुलबुल मार्फत त्यही लेख्नुभएको थियो उहाँले इमेलमा र एउटा बेनामी पत्र पठाउनु भएको छ नेपाल रहनुहुने र प्रवासमा बस्नुहुने उहाँले देश पनि उल्लेख नगरिदिनु भन्नुभएको छ प्रवासमा बस्नुहुने एकजनाले आफ्नो प्रियतमका लागि लेख्नुभएको पत्र शीर्षक दिइएको छ ठेगाना विहीन पत्र भनेर यो पत्रको वाचन सुनाउँदैछु प्रिय हृदयभरिको अटुट सम्झना र युगौँ युगसम्म बाँचिरहने माया केवल तिमीमा समर्पित छ स्वीकार या नकारा तिम्रो विचार जिन्दगीको आधी बाटो हिँडिसकेपछि खै कसरी तिमीसँग भेट भयो म आफै अनभिज्ञ छु र तिमीलाई भन्न पनि सक्दिनँ आखिर यो के हो भनेर माया प्रेम भनौँ भने उमेर सोच विचार र भोगाइले हामी धेरै फरक छौँ होइन भनौँ भने तिमी बिनाको एकै पल बाँच्न बगरमा फालिएको माछी जस्तो हुन्छु जो पल पल तडपिएर प्राण त्याग्न खोज्छ अनि कतै तिम्रो सुमधुर आवाज मेरो कानमा ठोक्किन आइपुग्यो भने सिधै मुटुको कुनामा पुगेर सञ्चित हुन्छ मानौ वसन्तको याममा गोठालोको मिठो बाँसुरीको धुन जस्तै जति जति अन्तर्मनको भावसँग डुब्न सक्यो उति मिठो र उति प्रेमिल भए जस्तो यो पत्र राईथर रहेर आएको पत्र थियो र प्रवासबाट पठाइएको भनिएको छ र यसमा ठेगानाविहीन पत्र शीर्षक दिइएको छ पत्र प्राप्त भयो कि भएन पनि मसँग जानकारी लिनुभएको थियो उहाँले मैले प्राप्त भयो भनिसकेपछि कस्तो लाग्यो भनेर सोध्नुभएको पनि थियो कस्तो लाग्यो म भन्न सक्दिनँ बुलबुल सुनिरहँदा तपाईँ र यो शून्य अरूहरूले अन्दाज गर्न सक्नुहुन्छ पूर्वको घाम पश्चिमतिर बास खोज्दै गोदेलीमा लुक्न खोजेको त्यो पल शिरशिर बतास भइरहेको थियो आफ्नो यौवनको मिठा बासनाहरू वरपर प्रकृतिका पुष्पहरूसँग खोज्दै अनि त्यही मनमोहक वातावरणमा पहिलोपटक तिम्रो प्रतीक्षा गरिरहेको त्यो पल म कसरी भुल्न सकुना र प्रतीक्षाको घडी जति लम्बिँदै गयो उति उति मुटुको ढुकढुकी बेग्र रूपले बढेको कुरा बताउन सकिनँ बताउँथे पनि कसरी के भनेर जबकि त्यो अनुभूतिबाट म आफै वञ्चित थिएँ किन र कसरी यस्तो हुँदैछ भनी प्रतीक्षाको घडी जति जति लम्बिँदै गयो उति उति मुटुको ढुकढुकी बेग्र रूपले बढ्यो त्यही बेलासम्म क्षितिजको घाम पश्चिमको घुम्टो ओढी दूर कतै हराइसकेको थियो भने शीतल जुन खुर्पी बनेर सकि नसकी मेरै निम्ति आफ्नो चाँदनी छर्न व्यस्त थिए सायद तिम्रो त्यो काल्पनिक मुहार मैले प्रष्ट देख्न सकौँ छाती भरिभरि तिम्रा काल्पनिक प्रतिबिम्ब कोर्न सकौँ हुन त आफ्नै कल्पनाको कुरा थियो तिमीलाई आफ्नो अनुकूल बनाउन तर पनि न भेटेरै वर्षौँ पहिले भेटे जस्तो न देखेरै देखे जस्तो न छोएरै भित्रभित्रसम्म छोए जस्तो आफैले आफैलाई अचम्बित पारेको पहिलो पटक थियो प्रतीक्षा प्रतीक्षामै सीमित रहला कि भन्ने डरले कता कता जरा गाडिसकेको थियो हुन त यसको अर्थ तिमी झुटा हौ भनेर सोचेकी थिइन किनकि त्यो पलहरूमा म म थिइनँ म भित्र म थिएन घडीको एक सेकेन्ड एक दिन भएर चल्दै थियो एक महिना भएर चल्दै थियो एक प्रकारको आतुरी बढेर देख्न त त्यो सागर तृप्त देखिन्छ त्यहाँ कुनै प्यास देखिँदैन तर त्यसको आन्तरिक प्यास गन्तव्य महासागर हो कसले बुझ्छ यो कुरा सायद यस्तै हुँदै थियो म भित्र यसर्थ म सागर थिएँ हो तिमी मेरा महासागर यत्तिकैमा ब्यागको मोबाइल भ्यारेर गऱ्यो म अत्तालिएँ मानव कुनै भयानक दृश्य मेरो सामु देखा परेको छ सुस्त मनलाई शान्त पार्दै मोबाइल उठाउँदा तिमी त्यतै आएर मलाई खोजेको जानकारी पाउँदा हम्सले ठाउँ छोडेको थियो म केही र कोहीबाट नडराउने सम्भवतः जीवनमा पहिलोपटक यति डराएकी थिएँ निधारबाट असारे झरी भनेर पसिना चिटचिट निस्कँदै बगिरहेको थियो यो पत्र कस्तो लाग्यो भन्ने उत्तरमा मैले लेखेको थिएँ आम मानिसले आम मानिसलाई लेखेकै जति मात्रै भयो कुनै पार्टिकुलर व्यक्ति तोकिने गरी आउन छ पत्र तसर्थ यति धेरै डराउनु पर्दैन तपाईँ गोप्यता रहन्छ पनि भनेको थिएँ यो प्रवासमा घटेको घटना हो म यसलाई व्याख्या गरिरहेको छु यसको बाँकी अंश केही बेरमा राख्नेछु अहिले फेरि एउटा साङ्गीतिक गजल सुनौ सपना फुलेन जिन्दगीमा यो के भयो पैसा फुलेन तिरतिमा यो के भयो यो के भयो यो के भयो कीमा यो के भयो यो के भयो पानीमा भेटौँ भन्थे यो के भयो सपना फुलेन जिन्दगीमा यो के भयो चरा उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल माघे झरी हामी लुगलुग काँपेको दिन माघे झरी हामी लुगलुग काँपेको दिन तिमीले मैले सँगै आगो तापेको दिन स्कुल जाँदा भिजेको याद किन आउँछ स्कूल जाँदा भिजेको याद किन आउँछ बलेसीमा खड्कुलो थापेको दिन तिमीले मैले सँगै आगो तापेको दिन सायद तिमीले भुल्यौ मलाई अझै ताजा छ सायद तिमीले भुल्यौ मलाई अझै ताजा छ तिमी अग्ली या म अग्लो नापेको दिन तिमीले मैले सँगै आगो तापेको दिन पराईसँग नाता जोड्यौ म रोएर बसेँ पराईसँग नाता जोड्यौ म रोएर बसेँ पत्रिकामा शुभ विवाह छापेको दिन तिमीले मैले सँगै आगो तापेको दिन खुसी या दुःखी थियौ मलाई केही भनिनौ खुसी या दुःखी थियौ मलाई केही भनिनौ साधुरामलाई दैवले सरापेको दिन माघे झरी हामी लुगलुग काँपेको दिन तिमीले मैले सँगै आएको तापेको दिन काठमाडौँको नाङ्लेबारे पाँच स्थायी निवास भई हाल युएईको दुबई रहँदै आउनुभएका साधुराम कोमलनाथ रिमालको गजल मैले वाचन गरेर सुनाए हामी एउटा पत्रको क्रममा छौं र यो पत्र प्रवासबाट पठाइएको छ यो पत्रलाई ठेगानाविहीन पत्र शीर्षक दिएर प्रियालाई सम्बोधन गरिएको छ पत्र मैले बीचमा रोकेको थिएँ अगाडि यसरी सुरु हुन्छ त्यति बेला ब्यागबाट मोबाइल झिकेर उठाउनु छोडेर उत्साहित हुँदै भनौँ या अत्तालिएर चारैतिर आफ्नो सशङ्कित नजर डुलाएँ तर तिमीलाई चिन्न सकिन कारण मनको काल्पनिक बिम्ब बाहेक तिम्रो कुनै कथित तस्विर मसँग थिएन र पनि एकछिन मनको अद्भुत कौतूहलतालाई सान्त्वना दिँदै यत्रतत्र हेरिरहेँ किनकि पर्खाइको अदृश्य पीडाभित्र एउटा मिठासपूर्ण आभास मैले पाइसकेकी थिएँ र त्यो मिठो आभास पलमै सिद्ध्याउन मनको एक सोचले दिएन पटक पटक तिम्रो मोबाइलको रिडायल मेरो मोबाइलमा आउँदा झस्केँ र यथार्थमा बिउजिन विवश हुँदै फोन रिसिभ गर्दा मेरो अगाडि आइपुगेको कुराले म झनै हत्तालिएँ एक्कासी गर्मी बढे जस्तो हुरी आए जस्तो या भनौँ धड्कनको चालसँगै पैताला मुनिको धरतीमा भुइँचालो गए जस्तो मैले ठम्याउन सकेकी थिइनँ आखिर जे जस्तो भए पनि सबै प्रेमिल र उमङ्गको बेगले भरिएको थियो सपना र कल्पनाको दुनियाँबाट निक्लिनु त थियो नै मनको मिठो भ्रममा एकाग्र हुनु मात्र मनको शान्ति थियो त्यसलाई दुई पाइला पछाडि घट्दै घचड्दै तिमीले दिएको लोकेसनतिर पाइला सारे तर लाग्दै थियो म मरूभूमिको रेतमाथि हिँड्दैछु जति पाइला अघि सार्न खोज्यो उति पछि सरे जस्तो एकपटक मजाले झुकेँ ग्रिन टी सर्टको पछाडि लाग्नाले ग्रिन टी सर्ट लागेको तिमी सम्झेर कुनै अर्को व्यक्ति सामुन्ने पुगेँ र उसलाई हेर्न थालेँ ऊ फोनमा व्यस्त थियो म भने पोथी कुखुरालाई भाले कुखुराले फनफनी घुमे चाहिँ उसको वरपर घुमे तर उसले मतिर कुनै चासो नदी एकाएक नराम्रो दृष्टि फ्याँके जस्तो लाग्यो डर लागेर आयो उसले पनि कसैलाई यानि कि मलाई पर्खेको भए त नयाँ मान्छे देखेर उत्सुकता देखाउनु पर्थ्यो तर त्यस्तो केही भएन यतिकैमा मेरो ह्यान्डफोन बज्यो जुन तिम्रै रहेछ हतार गर्दै उठाएँ त्यो व्यक्ति तिमी नरहेको जानकारी पाउँदा एकपटक लाजले मुर्छा पर्दै पानी पानी भए र फेरि तिमी भेट्न आतुर हुँदै तिमीतिर लम्किएँ यो पल्ट भने नजरले धोका खाएन मैले परैबाट चिनिसकेकी थिएँ यो अवधिको दुई मिनटमा भने थोरै खुसीहरूको पलमध्ये एक पल बनाउन सफल भए जुन कुराबाट तिमी अनभिज्ञ थियौ कारण अझै तिमीले मलाई देखेका थिएनौ भने म एकटकले एक निर्दोष बालकको पुणेको रात आकाशमा चम्किरहेको अनौठो तर अति प्रिय वस्तु जुन हेरे जस्तै भनौँ कि वर्षौं पहिले छुटिएको आफन्त जस्तो जसलाई जति हेरे पनि नथाक्ने गरी हेरेर बसिरहे एक्लै मुसुक्क मुस्काउँदै दुवै प्यान्टको फ्रन्ट पकेटमा राखेर घरिघरि जुत्ताले त्यो भुइँतिर हानेको दृश्य मेरो एकल उमङ्ग तोड्दै फोनमा तिमी झर्किँदा अत्तालिएर देखा पर्नु परेको थियो त्यो बिस पाइलाको दूरी त्यति बेला किन एक कोष एक माइल भएन म भगवान्लाई बुखारिरहेकी थिएँ तर भनेको बेला भगवान् पनि कहाँ प्रकट हुनु र म के लजाउँदो रहेछु र तिम्रो लजाइ देखेर पो म लाजविहीन भएँ आफूलाई पनि तर कता कता त्यो दिन कत्रो जुन लागेको आकाशमा जति पटक हेरेँ उति उति ठुलो देख्दै थिएँ जुन हेर्ने बाहनामा तिमीलाई हेर्दै थिएँ त्योभन्दा अरू विकल्प पनि त थिएन नि म बबुरीसँग प्रवासबाट पठाइएको पत्रको पत्र प्रेसिकाले लेख्नुहुन्छ अरू बेला सिम्म चाहिँ गरिदिने म त्यो पल्किन त्यसरी पग्लेको हिउँ जस्तो शिथिल भएर पोकेँ थाहा भएन त्यही भएर म तिमीलाई सोध्न मन लागेको आखिर यो के हो त्यसपछि केही समय सँगसँगै ठूला ठूला सडक किनारै किनार तिता मिठा भावना सार्दै हिँडेका हरेक पाइलाहरूको मन्दर र मिठो चापहरू जीवन्त छन् यो छातीभरि यो नौलो र वृहत संसारको एक फराकिलो सहरमा आफ्नो सम्झेर कसैको अघिपछि हिँड्दा पनि थकित बटुवाले ठूलो रूखको चौतारीमा आड पाए जस्तो हुँदो रहेछ केही क्षणको आत्मीय भेटघाट अत्यन्त कठिन साथ समाप्त हुँदै थियो जुन संसारको रीत नै हो जसरी भेट्न सजिलो छ त्यसरी नै त्यति नै कठिन हुन्छ छुट्न घडीका सुईहरूले छुट्टिने सङ्केत गर्दै गर्दा मैले आफ्नो अघिल्लो यात्राको लागि तयार गरेको गन्तव्य र गन्तव्य पुर्याउने टिकट अनुरूपको ट्रेन मलाई लिन अब पाँच मिनटभित्र आउँदै थियो त्यो पल मभित्र के हुँदै थियो तिमी त के त्यो दैव पनि अनभिज्ञ हुनुपर्छ मेरो भावना र कल्पनाबाट त्यो पलको एक सामिप्यता माया नै मायाले भरिएको न्यानो अङ्कमाल निर्दोष हेराई अनि कोमल तिम्रा ओठले मेरो निधारमा गरेको चुम्बनले यस्तो लाग्छ तिमी पटक पटक मलाई विदाई गर्न आउनु यहाँ मात्र होइन धरतीको अन्तिम बास र रहन्जेल अनि म आँखाभरि समुद्र जमाएर तिम्रो अद्भुत प्रेमको मन्थन गरौँ छुकछुक छुकछुक गर्दै आइपुग्यो ट्रेन भारी पैताला ट्रेनको ढोकातिर लम्कियो हातबाट छुट्यो ढुकढुकी चल्दै थियो अफसोस मुटु त्यही छातीमा गन्तव्यहीन एक यात्री तेरा शायद बाहर आज भी है हो किसी नजर को तेरा इंतजार लुटेर प्यारमा मनै नटार सानु यतिमी तिमी लुटेर प्यारमा मनै नटार सानु यतिमी तिमी बनेर ढुकढुकी यहाँ नहार सानु यतिमी तिमी छुटाई कल्पनाहरू बगेर भावमा सधैँ छुटाई कल्पनाहरू बगेर भावमा सधैँ मलाई प्रेममा कठै नपार सानु यतिमी तिमी बनेर ढुकढुकी यहाँ नहार सानु यतिमी तिमी भिजेर चाहना जहाँ बगाइलान्छ जिन्दगी भिजेर चाहना जहाँ बगाइलान्छ जिन्दगी रित्याई आँसुमा पीडा नझार सानु यतिमी लुटेर प्यारमा मनै नटार सानु यतिमी बनेर ढुकढुकी यहाँ नहार सानु यतिमी यो गजल दिवाकर प्यासीको थियो पञ्चचाम्बर छन्दमा संयुक्त राज्य America Worcester Massachusetts twenty Elizabeth streets उहाँले आफ्नो ठेगाना लेखेर पठाउनु भएको छ अब अर्को एउटा गजल वाचन गर्दैछु म देवीलाल पौडेल एकान्तिको लुङ्खु देउराली गाविस सौडा नम्बर दुई बोधबारी पर्वत उहाँको स्थायी निवास हाल अबुधाबी युएई अल्पाइन लेख्नु भएको छ मातापिता गुरुको नि बोली मान्नुपर्छ मातापिता गुरुको नि बोली मान्नुपर्छ जे हुनु थियो भइगयो आज हिजो भोलि मान्नुपर्छ अर्धनग्न बन्दै अङ्ग देखाएर इज्जत छैन अर्धनग्न बन्दै अङ्ग देखाएर इज्जत छैन ढाका टोपी चौबन्दी र चोली मान्नुपर्छ जे हुनु थियो भइगयो हिजो भोलि मान्नुपर्छ रङ्गाउँदैछ एकान्तीले पर्व होस् या नहोस् यहाँ रङ्गाउँदैछ एकान्तीले पर्व होस् या नहोस् यहाँ बेला भएपछि मात्रै होली मान्नुपर्छ माता पिता गुरुको नि बोली मान्नुपर्छ जे हुनु थियो भइगयो हिजो भोलि मान्नुपर्छ यो गजल मैले वाचन गरेर सुनाएँ देवीलाल पौडेल एकान्तीको उहाँको पर्वत स्थायी निवास र हाल अबुधाबी युएई अल्पाइनमा रहँदै आउनुभएको छ अब मसँग एउटा कविता शैलीको पत्र छ लक्ष्मण मिलन विष्टले मुम्बईबाट पठाउनु भएको छ उहाँको पत्र यस्तो छ एक हुल जुनकिरी दोहोर गरिरहेछ अँध्यारोको निरङ्कुश शासन छ तत्र आकाश पनि मनपरी ढङ्गले रोइरहेछ आस्था निभेका बत्तीहरू आकाशको ठुलै गर्जनले चम्किन्छन् बस्तीमा अचानक मेरा पाइलाहरू अघि बढ्छन् थोरै पार्थिव सपनाहरू बोकेर ऊ त्यो झुपडीतिर त्यही झुपडीतिरै लम्किन्छन् परार साल सरकारले आगो लगाएको त्यो उजाड पारिएको मेरो झुपडी जहाँ मेरा आकाङ्क्षा निभेका छन् मेरा आफन्तहरू गुमाएको त्यो झुपडी आतंकवादीको बिललाई झुन्डाइएको म मान्छेको झुपडी हो आधा जलेको त्यो झुपडी सिलबन्दी गरिएको छ झोपडीभित्रै चराहरूले सालिन्दार महल बनाएका छन् तर म जिउभरि गोली बोकेर मूल ढोकामा उभिन्छु कोसेरो जस्तै खिया लागेको चाबी छ ढोकामा तमिराको बाल्मिकी छन् छेउछाउमा ढोकाको ठिक माथि बाको तस्बिर मौन छ बाको तस्बिर समीप मलाई दुध पिलाउँदै गरेकी आमाको तस्बिर स्वर्गीय बा आमालाई प्रणाम गर्छु भिजेका परेली मुस्दै मुसार्छु लहरै लागेका गङ्गालालहरू शुक्रराजहरू धर्मभक्तहरू दशरथहरू मलाई निहालिरहेछन् बाको तस्विरसँगै लक्ष्मण मिलन विष्ट अगाडि लेख्नुहुन्छ एक एक गरेर निहाल्छु त्यो भित्तामा ऊ त्यो परब तस्बिरको लहरमा थुप्रै सपना मनभरि सजाएर राखेकी मेरी अर्धाङ्गिनी मेरै अर्धाङ्गिनी हुनु उनी दुधे बालक दानवले चपाउँदा मृत्यु आत्मसात गरेकी उनी मेरो कायर अनुहार देखेर मृत नयनहरू छिन् मतिर देशको निम्ति रगतको आहुति दिएका यी अमर मान्छेहरू गोली निलेका सन्ततिहरू मेरो भयानक स्वरूप अगाडि भयङ्कर देखिँदैछन् म हो म मर्न नसकेको सहित चुपचाप अडेस लाग्छु थकित मुर्दामा त्यही भित्तामा खुब झम्टिन्छन् मलाई मौन आकृतिहरू हो मलाई एकतार ती मौन आकृतिहरू यो कविता शैलीको पत्र लक्ष्मण मिलन विष्टको पत्र थियो यसलाई पनि मैले वाचन गरेर सुनाएँ अब मसँग केही गजलहरू बाँकी छन् जसमध्ये एउटा गजल वाचन गर्छु र साङ्गीतिक गजल राख्छु त्यसपछि हामी करिब करिब विदा हुनेछौँ खुसी होल्यौ तिमी सारा नाता टुटेपछि खुसी होल्यौ तिमी सारा नाता टुटेपछि भन्छौ पक्कै आभार नाता टुटेपछि रात निकै लम्बिए झैँ महसुस गर्छ दिल रात निकै लम्बिए झैँ महसुस गर्छ दिल किन चाहियो जुन तारा नाता टुटेपछि भन्छौ पक्कै आभार नाता टुटेपछि टुक्रिएको मन जोडिन्छन् भन्ने आश थियो टुक्रिएको मन जोडिन्छन् भन्ने आश थियो हुँदैछ कालीकोटी बेसहारा नाता टुटेपछि खुसी होल्यौ तिमी सारा नाता टुटेपछि भन्छौ पक्कै आभार नाता टुटेपछि मकनपुर दामनका कालीकोटेको यो गजल वाचन गरेर सुनाइसकेपछि अब एउटा नेपाली गजल राख्दैछु म यो गजल आनन्द कार्कीको स्वरमा छ कहिले सुरेशको संगीत र डाक्टर कृष्ण बरालको शब्द पर्दा पछाडि नै जे जे हुने हो हुन्छ पर्दा पछाडि नै दुखेर कोही छया पर्दा पछाडि नै जे जे गया पर्दा पछाड़ी नहीं हो जे जे भूले हो छाया पर्दा पछाड़ी ব্যর্থা यो रंग मन से छुट हर रात सपनीमा लुटिएर आउँछ तिमीसँग मिल्दोजुल्दो चेहरा आउँछ उत्साह बोकी हिँडेको जागिरे साँझमा उत्साह बोकी हिँडेको जागिरे साँझमा निराशाको फाइल बोकी दिएर आउँछ तिमीसँग मिल्दोजुल्दो चेहरा आउँछ आकाशमा उड्ने जोडी भँगेरोको पनि आकाशमा उड्ने जोडी भँगेरोको पनि यादमा गुणका भोका बचेर आउँछ तिमीसँग मिल्दोजुल्दो चेहरा आउँछ मेरो गजलमा सहरी कोलाहालसँगै मेरो गजलमा सहरी कोलाहालसँगै निरन्तर प्रकृतिको सुस्केर आउँछ हर रात म लुटेर आउँछ तिमीसँग मिल्दोजुल्दो चेहरा आउँछ यो गजल जीवन श्रेष्ठको थियो गोर्खाबाट पठाउनु भएको थियो आज मैले बोकेर ल्याएका सबै गजलहरू वाचन गरिसक्ने अठोटका साथ मैले यसलाई वाचन गरेँ जाँदा जाँदै अर्को सातासम्मका लागि हामी विदा चाहन्छौँ त्यसभन्दा अघि आइतबारको बुलबुलमा हामी मनका आँखाले लेखेका गजलहरू लिएर आउनेछौँ तपाईँ दृष्टिविहीन साथीहरूका गजलकार साथीहरूका गजल सुन्न सक्नुहुनेछ आइतबार सवा नौ बजेको समय प्रतीक्षा गर्नुहोला आइतबारको नयाँ बुलबुलमा आउनेछौँ हवस् त आइतबारसम्मका लागि उत्पादन सघि दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे विदा हुँदैछौँ जाँदा जाँदै बागलुङ स्थायी निवास भई हाल दक्षिण कोरिया रहँदै आउनुभएका राम कणेलको गजल वाचन गर्दै विदा हुन्छौँ उसको कलममा पनि धार हुन सक्छ उसको कलममा पनि धार हुन सक्छ हेर्नुहोस् खुकुरीमा जस्तै मार हुन सक्छ सानो बालक भनी नहेप्नुहोस् यसरी सानो बालक भनी नहेप्नुहोस् यसरी भोलि गएर ऊ गजलकार हुन सक्छ हेर्नुहोस् खुकुरीमा जस्तै मार हुन सक्छ धेरै दिनदेखि यस्तो पारा देखिएको छ धेरै दिनदेखि यस्तो पारा देखिएको छ यसरी राजधानी सीमा पार हुन सक्छ हेर्नुहोस् खुकुरीमा जस्तै मार हुन सक्छ उपहार त पठाएका छन् तिनीहरूले उपहार त पठाएका छन् तिनीहरूले गुलाब नसम्झनु हतियार हुन सक्छ हेर्नुहोस् खुकुरीमा जस्तै मार हुन सक्छ जोडीहरू धेरै नै देखिरहेको छु यहाँ जोडीहरू धेरै नै देखिरहेको छु यहाँ सायद यौवन बेच्ने बजार हुन सक्छ उसको कलममा पनि धार हुन सक्छ हेर्नुहोस् खुकुरीमा जस्तै मार हुन सक्छ एउटा इरानी चरा उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल